माथिबाट को मान्छे झर्यो ए मिजु ए मिजु ए मिजु ए मिजु कुझीता नंडी किजुल नान लाइ ख़ुशी किजुल झूनको खुशी कान पल्लोपट्टि मुरली बजेको मुरली बजेको यो मनमा जस्तो त्यो मनमा पनि कोही कि बसेको हो कोही बसेको यो मनमा जस्तो त्यो मनमा पनि कोही छ कि बसेको कोही छ कि बसेको ए मिजु ए मिजु त्यो माथिबाट को मान्छे झऱ्यो गाउँदै कुन्डी त लौ हामी झुलो गाउँदै कुन्डी त लौ हामी झुलो सैलुगे बन्दा के फुल फुल्यो बाँच्न मगमगी बाँच्न मगमगी बिराती जस्तो मन रहेछ मनको सकभरि मनको सकभरि पियाती जस्तो मन को मनको मन को सकभरि ए मिजु ए मिजु त्यो माथिबाट को मान्छे झऱ्यो ए कुंडी त मिजलो गाॾंद कुंडी ताली सघे पिजू ए मिजू ए मिजू ए मिजू ख़ुशी तालो ख़ुशी ताल